नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा WWW dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको साँझ छ तीस बजेको अर्पण स्थानीय समाचारमा तपाईंलाई स्वागत छ म अनिता महामानव बीपी कोइरालाको शतवार्षिकीको अवसरमा आज रत्नगर दशमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा रहेका वृद्ध वृद्धालाई फलफूल वितरण गरिएको छ नेपाली कंग्रेस रत्नगर नगर समितिले कोइरालाको शतवार्षिकीको अवसरमा मन्दिरमा रहेका बीसजना वृद्ध वृद्धलाई फलफूल वितरण गरेको हो शतवार्षिकी मनाउने साप्ताहिक कार्यक्रम अन्तर्गत वृद्ध वृद्धलाई फलफूल वितरण गरिएको नगर सभापति रूपनराज घिमिरेले जानकारी दिनुभएको छ पूर्व सांसद एकनाथ राणा भाटको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सेनानी संघका केन्द्रीय सदस्य त्रिलोचन निर्मल पौडेल कंग्रेस जिल्ला सदस्यहरू किशोर चन्द्र घिमिरे नेमराज पौडेल पण्डित रोहित महाराजजी मन्दिर व्यवस्थापन समिति परिषदका अध्यक्ष तिलक शर्मा पौडेल युवा परिषदका जिल्ला अध्यक्ष जगदीश शर्मा लगायतले मन्तव्य राख्नुभयो कार्यक्रम ओड़ा सभापति विष्णु ओझाको अध्यक्षतामा सम्पन्न भएको हो साप्ताहिक कार्यक्रम अन्तर्गत भोलि सौराहा चोकमा खुला रक्तदान कार्यक्रम गर्ने नगर समितिले जनाएको छ अस्थायी शिक्षकहरू एकजुट भएर नलागेसम्म अस्थायी शिक्षकका समस्या राज्यले सुनवाई नगर्ने आज भरतपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् अस्थायी शिक्षक संघर्ष समिति चितवनले आज भरतपुरमा आयोजना गरेको अस्थायी शिक्षक भेलामा बोल्ने वक्ताहरूले शिक्षकका समस्या समाधान गर्न सरकार तत्पर नरहेको भन्दै आन्दोलनबाट नै समस्याको निकास खोज्नुपर्ने बताएका छन् जिल्लामा रहेका शिक्षकहरूको समस्या मात्रै नभएर राष्ट्रव्यापी रूपमा रहेका शिक्षकहरूको समस्या रहेको भन्दै सबै अस्थायी शिक्षक एक हुनुको विकल्प नरहेको रहेको उनीहरूले बताएका छन् अस्थायी शिक्षक संघर्ष समिति चितवनका अध्यक्ष टेकनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रीय सचिव पूर्ण प्रसाद दवाड़ी अस्थायी शिक्षक संघर्ष समितिका सल्लाहकार हिरामणि चापागाई समितिका केन्द्रीय सदस्य ज्योति नारायण ढकाल लगायतले मन्तव्य राख्नुभयो कृषकहरूलाई फूलको बिरुवा वितरण जिल्ला जिल्ला कृषि विकास कार्यालय चितवनले आज पुष्प व्यवसाय गर्ने कृषकहरूलाई फूलको बिरूवा वितरण गरेको छ चितवनमा फूल खेतीतर्फ कृषकको ध्यान केन्द्रित गर्ने उद्देश्यले कृषकहरूलाई अनुदानमा फूलका बिरूवाहरू वितरण गरिएको हो आज दस हजार फूलका बिरूवाहरू अनुदानमा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ फूलका बिरूवा पाउने कृषकहरू कुलिन्टार पूर्वी चितवन र भरतपुर क्षेत्रका गरी छ जना रहेका छन् नेकपा एमाले जिल्ला कमिटी चितवनको सचिवालयको आज बसेको बैठकले गत असार अठाइस र उन्तिस गते भएको अविरल वर्षाको कारण चितवन जिल्लाको माडी स्थित गर्दी बगौडा कल्याणपुर लगायतका स्थानमा बाढ़ी पस्न गई धनजनको व्यापक क्षति पुग्न गएको प्रति गहिरो दुःख व्यक्त गरेको छ जिल्ला कमिटिका अध्यक्ष जगन्नाथ थपलियाको अध्यक्षतामा बसेको बैठकले सुपहाडीबाट भएको धनजनको क्षतिको उचित क्षतिपूर्तिका लागि केन्द्रीय प्राकृतिक प्रकोप उद्धार समिति समक्ष जोरदार माग गर्ने निर्णय गरेको छ प्राकृतिक प्रकोपबाट पीड़ितहरूलाई उपलब्ध गराउने राहत रकम तथा पुनर्निर्माण कार्य गरिँदा नेपाल सरकारको सम्बन्धित निकाय मार्फत उपलब्ध गराउन समेत बैठकले माग गरेको छ भरतपुर नगरलाई बालमैत्री शहर बनाउने तयारी गरेको छ भरतपुर नगर क्षेत्रलाई अपाङ्ग मैत्री नगर बनाउने गृह कार्य शुरू भएको छ विक्रमसम्म दुई हजार छयत्तरसम्ममा भरतपुर नगरपालिकालाई मैत्री शहर बनाउने तयारी भरतपुर नगरपालिकाले गरेको छ भरतपुर नगरपालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद सापकोटाले अहिले नगरपालिकाभित्र र वडा कार्यालयहरूमा संरचनामा अपाङ्ग मैत्री बनाउन सुरु भइसकेको बताउनु भएको छ नगरपालिका भवन र चौध वडा मध्ये सातवटा वडा कार्यालयमा अपाङ्गहरूको चेयर जान सक्ने ऱ्याम बनाइएको छ यसका लागि नगरपालिकाले नौ लाख रूपियाँ गएको आर्थिक वर्षमा खर्च गरेको छ अपाङ्गहरूकै क्षमता वृद्धिका लागि तीसजना नेत्रहीनलाई धूप बनाउने तालिम पनि यसै वर्ष दिइएको छ सोह्रजना बहिरालाई मुढा बनाउने तालिम र बौद्धिक अपाङ्गलाई खेलकुद कार्यक्रम पनि नगरपालिकाले गरेको छ अपाङ्गहरू सड़क पार गर्न सजिलै सकुन् भनेर सड़क क्रसिङ बनाउनुपर्ने उनीहरूलाई हिँड्न सजिलो हुने सड़क पेटी निर्माण गरिनुपर्ने आवश्यकता पनि औल्याइएको छ आगामी आर्थिक वर्षका लागि छुट्याइएको पन्ध्र लाख रूपियाँ मध्ये नौ लाख रूपियाँ यस्तै भौतिक निर्माणमा खर्च गरिने योजना बनेको छ नगरपालिकालाई बालमैत्री बनाउनका लागि नगरपालिकाले लक्षित वर्ग कार्यक्रम अन्तर्गत कुल बजेटको पन्ध्र प्रतिशत बजेट बाल बालिकाको हितमा खर्च गर्ने व्यवस्था मिलाएको छ भरतपुर नगरपालिकाभित्र नौ सयको हाराहारीमा अपाङ्ग रहेको यससँग सम्बन्धित संघ संस्थाहरूले जनाएका छन् तर भरतपुर नगरपालिकाले वितरण गर्ने अपाङ्ग भत्ता लिनेको संख्या भने सत्तरी मात्रै रहेको छ महिला सहकारीहरूमा साढे पन्ध्र करोड़ रूपियाँ बचत संकलन गरेको छ महिला तथा बाल बालिका कार्यालय मार्फत प्रवर्धन गरिएका नवलपरासीका महिला सहकारीहरूमा साढे पन्ध्र करोड़ रूपियाँ बचत संकलन भएको छ कार्यालयले जिल्लामा चौतिसवटा महिला सहकारीलाई प्रवर्धन गरेको छ ती संस्थाहरूमा आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरसम्ममा कुल पन्ध्र करोड़ चार लाख चार हजार बचत रकम संकलन भएको महिला तथा बाल बालिका कार्यालय नवलपरासीले जनाएको छ चौतिसवटा सहकारीमा करिब चौबिस हजार महिलाहरू आबद्ध रहेका छन् उनीहरूले संकलन गरेको बचत रकम सबै लगानीमा रहेको महिला तथा बाल बालिका कार्यालय नवलपरासीका प्रमुख महिला विकास अधिकृत मीरा मीना पौडेलले जानकारी दिनुभएको छ सहकारी मार्फत महिलाहरू स्वरोजगार बनी आत्मनिर्भर बन्न समेत सफल भएका छन् नवलपरासी महिला सहकारीमा मुलुकमै अग्रस्थानमा रहेको छ मंगलपुरको शरदपुरमा विपद व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास गर्ने जिल्ला विपद व्यवस्थापन समिति चितवनले साउनको दोस्रो हप्ता मंगलपुरको शरणपुरमा विपद व्यवस्थापन सम्बन्धी कृत्रिम घटना अभ्यास गर्ने भएको छ बाढ़ी पहिरेको घटनालाई न्यूनीकरण गर्ने मानवीय क्षति कम गर्ने तथा तत्काल राहत वितरणलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सबैलाई सचेत बनाउन यो अभ्यास गर्न लागि प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले कृत्रिम घटनालाई वास्तविक जस्तै बनाउन वास्तविक पदाधिकारीलाई नै घटनामा सहभागी गराइने बताउनु चिदुवन भएको छ चितवन जल उत्पन्न प्रकोप दृष्टिले उच्च जोखिममा रहेको जिल्ला छ नारायणी नदीको माथिल्लो तटीय क्षेत्र देवघाट राप्ती नदीको रजैया क्षेत्रमा जल तथा वर्षा मापन केन्द्रबाट नदीको सतह बारेको सूचना पाउन सक्ने व्यवस्था समेत मिलाइएको छ प्रकोप व्यवस्थापन समितिका सम्पर्क व्यक्ति बलराम लुइटेलले बाढ़ी पहिरोको जोखिम न्यूनीकरण गर्न पूर्व सूचना प्रणालीलाई विकास गरिएको बताउनु भएको छ एकाउन्न लाख छयासी हजार दुई सय पन्ध्र रूपियाँ फ्रिज जिल्ला विकास समिति चितवनबाट सञ्चालित कार्यक्रम अन्तर्गत निकासा भएको बजेट मध्ये एकाउन्न लाख छयासी हजार दुई सय पन्ध्र रूपियाँ फ्रिज भएको छ यो रकम अघिल्लो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरी भन्दा तीन गुणा कम हो अघिल्लो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा एक करोड़ चौवालिस लाख फ्रिज भएको थियो जिल्ला विकास समिति र स्थानीय निकायले समयमा नै आफ्ना कार्यक्रमहरू अगाडि बढाएकाले बजेट फ्रिज हुन नपाएको स्थानीय विकास अधिकारी भरतमणि पाण्डेले बताउनु भएको छ यस वर्ष झोलुङ्गे पुल निर्माणतर्फ तेइस लाख छैसठी हजार पाँच सय पन्ध्र खानेपानी तथा सरसफाईतर्फ छुट्याइएको एघार लाख तेह्र हजार एक सय पचास रूपियाँ साना सिंचाईतर्फको दस लाख चार हजार आठ सय बैसठी लोपोन्मुख जनजातितर्फको एक लाख दस हजार गुम्बा विकासका लागि छुट्याइएको एक लाख चार हजार तीन सय बाइस रूपियाँ युवा तथा खेलकुद विकासका लागि छुट्याइएको अडतिस हजार रूपियाँ फ्रिज भएको छ जिल्ला विकास समिति अनुदान वित्तीय रोयल्टी पिछड़ा वर्ग लोपोन्मुख जनजातितर्फ काम हुन नसकेको स्थानीय विकास अधिकृत पाण्डेले बताउनु भएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीका मुख्य चुनौती तपाईँको विचारमा के के हुन सक्छन् ए पार्टीभित्रको गुटबन्दी व्यवस्थापन बी सरकार र संविधान सभामा अरू दलसँगको सम्बन्ध सी आफ्नै स्वास्थ्य र स्वभाव र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 बिहान र दिउँसो पानी पर्ने सम्भावना रहेको र दिनभर घाम लाग्न सक्ने महाशाखाको भनाइ छ मौसम हेरी सोप्रति सजग भई आफ्नो खेतीबालीको काम हुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम झुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो पालु सामुदायिक आवाजको चितवन जिल्लाको माडेस्थित गर्दी बगौडा कल्याणपुर लगायतका स्थानमा बाढ़ी पस्न गई धनजनको व्यापक क्षति भएको छ अन्य स्थानमा पनि प्राकृतिक प्रकोपका कारण हजारौं घर परिवार विस्थापित भएका छन् त्यसैले यस्तो प्राकृतिक प्रकोपबाट बच्नका लागि के गर्नु पर्ला भनेर आज हामीले सर्वसाधारणलाई सोधेका थियौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज अलिकति सोचेर मैपनलाई जाने त्यागेर आफूभन्दा मान्न पर्ने संस्था छ सरकार छ उसको चाहिँ सल्लाह मुताबिक चाहिँ सल्लाह लिएर बस्न गऱ्यौँ भन्ने हुन्छ त्यस्तो जोखिममा पर्दैनन् जस्तो मलाई लाग्छ राज्यबाट खोला नालाहरूलाई प्रबन्धन गर्ने अनि खोलाको छेउहरूमा रुख बिरुवाहरू रोप्ने र उनीहरूलाई संरक्षण गर्ने खोलाका छेउछेउका बस्तीहरूलाई तपाईँको काम स्थापन गर्ने त्यसरी राज्यबाट पहल गरियो भने बाढीबाट तपाईँमा पर्ने सम्भावना कमै हुन्छ अगाडि नै चुज गरेर हामीले कुन कुन ठाउँमा चाहिँ अब बाढी पहिरो पस्ने सम्भावना खतराहरू छ त्यो ठाउँहरूलाई दारदालीहरूको व्यवस्था गर्दै बर्खा वर्षाभन्दा अगाडि नै प्रयोग गर्नुपर्ने हुन्छ साथै अब हामीहरूको यो अलिकति जङ्गलमा अलिकति फडानी गाउँघरमा बढी खनानी गर्ने परम्पराहरू छ खोला नदीको किनारहरूमा हुर्किएका बिरुवाहरूलाई पनि मास्ने परम्पराहरू छ बिरुवाहरू हुर्किन दियो भने पनि केही प्राकृतिकहरू अलिकति बस्ने सम्भावना बाढी पहिरो घरमा बस्ने सम्भावना अलिक कम हुन्छ बाढी आउँछ भन्ने थाहा पाएपछि मान्छेले अलि चलाखो हुनु पर्यो पुलिस प्रशासनले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 भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा